बझाङको काँडा लगायतका दर्जनौ गाउँमा खाद्यान्न संकट स्थानीयहरू सिस्नु र कन्दमूल खाएर छाक टार्दै कञ्चनपुरमा नेत्र विक्रम माओवादीका कार्यकर्ताले डाक्टरलाई कालो मोसो दले सरकारको नसर्ने रोगको बचावट तथा रोकथाम सम्बन्धी कार्यक्रम कैलालीबाट सुरु तल्लो सोरणमा चितुवा खोज्न प्रहरलाई उपकरण हस्तान्तरण कर्मचारीको लापरवाहीका कारण लक्षित नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित र तेह्र किलो चरे सहित कञ्चनपुरबाट एकजना पक्राउ प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु बझाङको काँडा लगायतका दर्जनौ गाउँमा खाद्यान्न संकट भएको छ सर्वसाधारण जंगली कन्दमूल र सिस्नु खान थालेका छन् ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन व्यापारीले भनी खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दा व्यापारीलाई कम फाइदा हुने भएपछि उनीहरू खाद्यान्नको साँटो बढ़ी फाइदा लिन मदिरा ढुवानी गर्न थालेका हुन् वर्षेनी खाद्यान्नको संकट झेल्दै आएका उत्तरी भेगका न्यूना बलौडी लटोन कोल रजाडा सैनगाउँ बेछाडा धलौन ऐराडी पराली डाँडगाउँ लगायतका बासिन्दा खाद्यान्न अभाव हुँदा जंगली कन्दमूल सिस्नो खान थालेका छन् व्यापारले पसलमा खाद्य सामग्री नराखी मदिरा मात्र राख्ने गरेका काँडा गाविसका उमेश बोहराले बताए अन्न नसुहाएको पाँच दिन भयो दशैं तिहारमा भात खानु पर्ला भनेर गाउँका सबै पसल चाहारे कतै चामल भेट्टाइन उनले भने उनलाई सदरमुकाम चैनपुर पुग्न चार दिन लाग्छ पाको जमिनमा लगाएको कोदो मकै आलु लगायतका बाली घर भित्र्याउन नपाउँदै स्याल भालु बदेल जस्ता जंगली जनाहरूले खाइसकेको काँडा गाविस तीनका रामबहादुर बोहराले बताउनुभयो घरमा एक मुठी अन्न छैन ऐसो पैंचो गरौं भने पनि कसैको घरमा अन्न छैन उनले भने भोकमरी भएको गाउँमा व्यापारीले खाद्य सामग्री ढुवानी गर्नुको साटो रक्सी ढुवानी गर्न थालेका छन् चैनपुर पुग्न चार दिन लाग्ने काँडामा एक किलो मोटो चामलको मूल्य रू एक सय साठी पर्छ व्यापारले फाइदा लिने हो हामीलाई खाद्य सामग्रीमा भन्दा मदिराबाट बढी फाइदा हुन्छ काँडाका व्यापारी राजेन्द्र बोहराले भने चैनपुरबाट कमसल खालको मदिरा रु तीसमा किनेर रु अस्सीमा बिक्री गर्ने गरेको बोहराले बताए द्वन्दका समयमा बन्द भएको मेल बिसौना खाद्य डिपोबाट नागरिकले आवश्यकता अनुसार चामल पाउन सकेका छैनन् डिपोमा चामल ढुवानी गर्न सम्बन्धित निकायले पहल नगरेको स्थानीय बासिन्दाले गुनासो गरेका छनृ नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डाक्टर सूर्य कुमार उपाध्यायलाई कालो मोसो दलेका छन् उपाध्यायले प्रक्रिया मिचेर कर्मचारी नियुक्त गरेको सेवाग्राहीबाट दसदेखि बाह्र हजार असुलेको आफ्नै मेडिकलबाट औषधि किन्न बाध्य पार्ने गरेको जस्ता आरोप लगाउँदै उनीहरूले कालो मोसो दलेका हुन् हिजो एकाएक कार्यालयमा छिरेका माओवादी कार्यकर्ताले आफूमाथि मोबिल छर्केर हिँडेको उपाध्यायले बताएका छन् नसर्ने रोगको बचाव तथा रोकथाम सम्बन्धी कार्यक्रम सरकारले कैलालीबाट शुरू गरेको छ कार्यक्रम देशमै पहिलो पटक कैलालीबाट शुरू गरिएको हो स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका निर्देशक मोहम्मद दाउदले कार्यक्रमको उद्देश्य एवं औचित्यमाथि प्रकाश पार्दै मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रूपमा देखिन थालेकाले यो रोगको रोकथाम तथा बचावटका लागि यो कार्यक्रम शुरू गरिएको जानकारी दिनुभयो कार्यक्रम अन्तर्गत हाललाई स्वास्थ्य केन्द्र स्वास्थ्य चौकी र जिल्ला अस्पताल मार्फत नसर्ने रोगको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको जनाइएको छ स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर पुष्पा चौधरीले विभिन्न रोगका कारण मृत्यु हुने मृत्यु मध्ये नेपालमा नसर्ने रोगका कारणले मात्रै साठी प्रतिशत भन्दा बढ़ीको मृत्यु हुने गरेको बताउनुभयो विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अनुसार आगामी दश वर्षसम्म पनि नसर्ने रोगको उपचारका लागि व्यवस्थित र प्रभावकारी उपचार पद्धति अपनाउन नसकिएमा यी रोगले अझ ठूलो समस्या निम्त्याउने बताइएको छ राष्ट्रिय सूचना तथा संचार केन्द्र नेपाल कञ्चनपुरले बैतडीको चितुवा प्रभावित क्षेत्र तल्लो सोडामा चितुवा खोज्न प्रहरलाई उपकरण हस्तान्तरण गरेको छ हिजो उदयदेव गाविसमा एक कार्यक्रमका बीच करिब पचास हजार बराबरको चितुवा खोज्न प्रयोग गरिने उपकरण हस्तान्तरण गरिएको हो उदयदेव गाविस कार्यालय मार्फत प्रहरी टोलीलाई एक थान दूरबीन र चार थान हाई पावरका टर्च हस्तान्तरण गरिएको गाविसका प्राविधिक लक्ष्मण महताले जानकारी दिनुभयो बैतडीको तल्लो क्षेत्रमा चितुवाले मानव बस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि जिल्ला सर्वपक्ष समितिको भदौ उन्नाइस गतेको बैठकले चितुवा मार्ने निर्णय गर्दै प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरेको थियो सोही निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय बैतडीले प्रभावित क्षेत्रमा जनाको प्रहरी टोली खटाएको छ प्रभावित क्षेत्रमा खटाइएको प्रहरी टोलीले यसअघि उपकरण अभावमा चितुवा मार्न नसकिएको बताएको थियो यसअघि विभिन्न संचार माध्यममा उपकरण नहुँदा चितुवा मार्न नसकिएको भन्ने समाचार सुनेर प्रहरलाई चितुवा मार्न सजिलो होस् भनेर उपकरण हस्तान्तरण गरिएको राष्ट्रिय सूचना तथा संचार केन्द्र नेपाल कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र महताले बताउनुभयो चितुवाले श्रृंखलाबद्ध रूपमा मानिसमाथि आक्रमण गर्न थालेपछि प्रभावित तल्लो चरणका स्कूले विद्यार्थी र ससना बालबालिकालाई बढ़ी असर परेकाले उपकरण हस्तान्तरण गरिएको उहाँले बताउनु भयो उहाँले चितुवालाई मार्न प्रहरलाई सजिलो होस् भनेर उपकरण हस्तान्तरण गरिएको बताउनु भयो राष्ट्रिय सूचना तथा संचार केन्द्र नेपाल कञ्चनपुरले बैतरीको चितुवा प्रभावित क्षेत्र तल्लो चरणमा चितुवा खोज्न प्रयोग हुने उपकरण प्रहरलाई हस्तान्तरण हस्तान्तरण गरेपछि आफूहरू चितुवा आसावादी आशावादी भएको स्थानीय रोशन सावले बताउनुभयो तल्लो सुरमा गएको भदौ महिनामा दुई बालिका सहित विक्रमसम्म दुई हजार अडसठी सालदेखि हालसम्म बाइस जनाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक विजय कुमार भट्टको भट्टले न्यायमा सबैको समान पहुँचका लागि काम गर्न उच्च अधिकारीहरूलाई निर्देशन दिनुभएको छ हिजो सेती अञ्चल प्रहरी कार्यालयमा आयोजित एकसठीऔ प्रहरी दिवस समारोहमा बोल्दै डिआजी भट्टले न्यायका पक्षमा काम गर्न प्रहरी अधिकारीलाई निर्देशन दिनुभएको हो कार्यक्रममा प्रहरी अधिकारीहरूले अमर शहीदले देखाएको बाटोबाट विचलित नहुँदै देश जनताको सुरक्षाको दायित्व पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् यता अमर तथा अशक्तका परिवारहरूले जगन्य अपराधका दोषीलाई उन्मुक्ति दिन नहुनेमा जोड़ दिएका छन् कानून भन्दा कोही छैन माथि आपद विपदमा प्रहर नै साथी नागरिक प्रहरी दाजुभाइ सुरक्षित बनाऊ समाजलाई भन्ने नाराका साथ डडेलधुरामा पनि हिजो एकसठीौं प्रहरी दिवस मनाइएको छ जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमै एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो दिवसको अवसरमा दसजनालाई सम्मान गरिएको छ दिवसको अवसरमा प्रहरीका उत्कृष्ट कर्मचारी र शहादत प्राप्त गरेका प्रहरीका परिवारलाई सम्मान गरिएको हो उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रममा बोल्ने वक्ताहरूले प्रहरीले गरेको कामको प्रशंसा गरेका थिए दार्चुलामा यस वर्ष पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउनबाट लक्षित समुदायका नागरिक वञ्चित भएका छन् कर्मचारीको लापरवाहीका कारण झण्डै बाह्र हजार आठ सय साठी नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका हुन् सामाजिक सुरक्षा भत्ता नपाए पछि दार्चुलाका लक्षी समुदायका नागरिक दशैं खल्लो हुने भन्दै निराश भएका छन् जिल्ला विकास समिति दार्चुलाले सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा नगरिदिँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका हुन् सामाजिक सुरक्षा भत्ता नपाउँदा दशैं तिहारको लागि खाद्यान्न जोहो गर्ने तयारी गरेका ज्येष्ठ नागरिकहरू निराश भएका छन् यस वर्ष बढेको सामाजिक सुरक्षा भत्ताबाट एकजोर लुगा कपडा र खाद्यान्न जोहो गर्ने सोचेका थियौं सितोलायकका ज्येष्ठ नागरिक थोले टमटाले भने गाविस सचिवले सामाजिक सुरक्षा भत्ता नआएको जानकारी गराएपछि निराश भएका छौं अब यस वर्ष दशैं तिहार कसरी मनाउने भन्ने चिन्ता बढ़ेको छ सबैले घर घरमा दशैंको लागि खसी बोका राख्ने बेला ज्येष्ठ नागरिकहरूले पाउनुपर्ने भत्ता नपाएपछि निराश भएका छन् दशैं अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भए पनि जिल्ला विकास समितिको लापरवाहीको कारण सामाजिक सुरक्षा भत्ता पाउन नसकेको वृद्धहरूले बताएका छन् जिल्ला विकास समितिबाट निकासा नगरिदिँदा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको लाली गाविस सचिव नारायण दत्त भट्टले बताउनु भएको छ महाकाली स्थिति यातायात व्यवसायी समितिले पहिलो पटक बैतडी काठमाडौँ एसी बस सेवा शुरू गरेको छ यात्रुहरूको मार्गलाई ध्यानमा राखी तथा नेपालीको मुख्य चार दशैं तिहारलाई मध्यनजर गरी हिजोदेखि बैतडी काठमाडौँ एसी बस सञ्चालनमा ल्याइएको महाकाली सेती यातायात व्यवसाय समितिका महासचिव विष्णु कडेलले जानकारी दिनुभयो सुविधा सम्पन्न बस भएकाले आरामदायी यात्रा हुनुको साथै एसी जडित फ्री वाइफाई खानाको व्यवस्था पानीको व्यवस्था पत्रिकाको व्यवस्था समेत उपलब्ध रहेको बताइएको छ यसअघि नर्मल गाड़ी सञ्चालनमा रहेको भएका पनि लामो यात्रामा उक्त गाड़ीमा यात्रुलाई समस्या हुने भएकाले एसी गाड़ी सञ्चालनमा ल्याइएको महासचिव कणेलले बताउनुभयो बैतडीबाट दैनिक एउटा बस बिहान सात बजे गोठला पानीबाट र काठमाण्डुबाट बिहान एघार बजे गोङ्गबु बस पार्कबाट छुट्ने समितिले जनाएको छ बैतडीबाट काठमाडौँको भाडा प्रति यात्रु रु दुई हजार चार सय तीस तोकिएको छ हाललाई बैतडी काठमाडौँ छवटा एसी बस सञ्चालन भए पनि छिट्टै थप छवटा बस थप्ने समेत उहाँले जानकारी दिनुभएको छ बैतडीको सदरमुकामा अवस्थित बस पार्कमा यात्रु प्रतीक्षालय नहुँदा यात्रुहरूलाई बस्न समस्या भएको छ लामो समयपछि बस पार्क सञ्चालनमा आए पनि यात्रु प्रतीक्षालय नहुँदा यात्रुहरूलाई समस्या भएको हो पछिल्लो समयमा गोठला पानी बजारको क्षेत्रमा भीड़भाड़ बढ्न थालेपछि बजार व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय बैतलीले जीव व्यवसायी समितिलाई सवारीका साधनहरू बस पार्कमा मात्र रोक्न निर्देशन दिएपछि लामो र छोटो दूरीका यातायातका साधनहरू सिधै बस पार्कमा गएर रोकिने गरेका छन् यात्रुहरूलाई बस पार्कमा गाड़ीबाट झरेपछि आफ्नो सरसामान राख्न र विश्राम गर्नको लागि यात्रु प्रतीक्षालय नहुँदा साह्रै समस्या भएको यात्रुहरूको गुनासो रहेको छ कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर आठ मौरी फाँटामा तेह्र किलो चरे सहित एकजना पक्राउ परेका छन् लागू औषधको कारोबारमा संलग्न रहेका कृष्णपुर नगरपालिका वडा नम्बर आठ मौरी फाँटाका तीस वर्षीय कृष्णनन्द किसानन्द भट्ट तेह्र किलो सहित हिजो पक्राउ परेका हुन् भट्टले बझाङबाट चरेस ल्याएर कञ्चनपुर र कैलालीका स्थानीय व्यापारीलाई बेच्ने गरेका थिए जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी नयन कार्कीले भट्टलाई उनकै घरबाट पक्राउ गरिएको जानकारी दिएका छन् विशेष सूचनाका